नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र थम्मन थापासँगै खबर कक्षीबाट साथी विशाल विकाससँगै शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुट खबर सामुदायिक रेडियो गलकोट एफएम गलकुटबाट एक सय दुई थोप्लो चार मेगाहज र ताराखोला गाउँपालिकाबाट बयानब्बे थोप्लो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनमा W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू बागलुङ निर्वाचन क्षेत्र नम्बर दुईमा गठबन्धनका पौडेल अगाडि बागलुङ निर्वाचन क्षेत्र नम्बर एकमा सङ्घ र प्रदेश दुवैमा गठबन्धनको अग्रता बाला चतुर्दशीको अवसरमा घुम्टे पाइलेसो र पाण्डुकेश्वरी मन्दिरमा सदैवी छरियो कालोपत्री भएको मैना विद्या समेत अझै सञ्चालनमा आएन बयले बलेवा विमानस्थल र बा बेलढुङ्गामा बढ्दै आन्तरिक पर्यटक हेलो अब दस पन्ध्र दिन मात्र बाँकी छ बनाउन त मलाई पनि मन थियो तर समय छोटो छ सुन जस्तो कुरा हतार गर्न नि भएन कारोबारमा निकै भर पर्दो र विश्वासिलो पनि छ अरे डिजाइन पनि कस्तो ए हो त्यसो भए त मैले पनि त्यही बनाउँछु र तँलाई पनि त्यही बनाएर ल्याइदिन्छु है त सेवाहरू हामी कहाँ छापावाला सुनचाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहना पाइनुका साथै पुरानो गरगहनासँग नयाँ साटफेरको व्यवस्था छ अर्डर अनुसार दक्ष कालीगढद्वारा आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ सम्पर्कका लागि मोबाइल अन्ठानब्बे चार छिहत्तर साठी छ सय सतहत्तर अन्ठानब्बे चालिस असी उनानब्बे सत्र अन्ठानब्बे शून्य एकाउन्न सत्तरी पाँच सय छ्यानब्बे प्रोफाइटर प्रेमेन रमिला प्रेमेन ब्रदर्स सुन चाँदी पसल गलकोट नगरपालिका तिन हटिया क्याम्पस रोड शाखा पसल गलकोट नगरपालिका तिन हटिया जिप पार्क अब समाचार विस्तारमा बागलुङ निर्वाचन क्षेत्र नम्बर दुईमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाउनु भएको छ प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले आठ हजार पाँच सय पच्चिस मत प्राप्त गर्नुभएको छ त्यस्तै उहाँका प्रतिद्वन्दी नेकपा एमालेका मन्जु शर्मा चालिसेले सात हजार त्रिसठी राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले नौ सय छैसठी मत प्राप्त गर्नुभएको छ उक्त निर्वाचन क्षेत्रको प्रदेश सभा बैठकमा काङ्ग्रेस उम्मेद्वार जे शेरचनले दस हजार नौ सय अठहत्तर मतसहित अग्र स्थानमा छन् भने उहाँले स्वतन्त्र उम्मेद्वार प्रकाश घरती मगरले आठ हजार सात सय पैँसठी मतसहित पछ्याइरहनु भएको छ बागलुङ निर्वाचन क्षेत्र नम्बर एकमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वारहरूले अग्रता कायम राखेका छन् क्षेत्र नम्बर एकमा प्रतिनिधि सभातर्फ गठबन्धनका उम्मेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छ हजार पैँसठी मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेकपा एमालेका डाक्टर सूर्य पाठकले पाँच हजार सात सय सन्ताउन्न मतसहित पछ्याइरहनु भएको छ केसी पाठकभन्दा तिन सय आठ मतले अघि हुनुहुन्छ राष्ट्रिय जनमोर्चाको आधार क्षेत्र मानिएको बरेङ गाउँपालिका र जयमनी नगरपालिकाको वार्ड नम्बर दस राङखाने वार्ड नम्बर नौ पयौँ थनथापको मतगणदा केसी तिन सय मत बढीको अन्तरले अघि लाग्नु भएको हो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कणेलले तीन हजार तिन सय चौतिस मत प्राप्त गर्नुभएको छ त्यस्तै प्रदेशसभातर्फ नेपाली काङ्ग्रेसका उम्मेद्वारहरूले अग्रता कायम गरेका छन् प्रदेशसभा कमा नेपाली काङ्ग्रेसका उम्मेद्वार दिपेन्द्र थापा एमालेका उम्मेद्वार हिराबहादुर केसी भन्दा नौ सय एक्काइस मतले अघि हुनुहुन्छ थापाले सात हजार छ सय मत प्राप्त गर्दा केसीले छ हजार छ सय उनासी मत प्राप्त गर्नुभएको छ प्रदेशसभा खमा नेपाली काङ्ग्रेसका डिलिराम सुवेदीले अग्रता लिनुभएको छ सुवेदीले आठ हजार नौ सय छप्पन्न मत प्राप्त गर्दा नेकपा एमालेका नवराज पौडेलले पाँच हजार एक सय चौबिस मत मात्रै प्राप्त गर्नुभएको छ बाल चतुर्दशीको अवसरमा गलकुट नगरपालिका डानवर पाँचमा रहेको घुम्ती पाइलेश्वर मन्दिरमा सतबिज झर्ने तथा तुरन्तारी कार्यक्रम सम्पन्न भएको छ बाल चतुर्दशीको अवसरमा घुम्ती पाइलेश्वर मन्दिरमा सतबिज झर्ने तथा बाजा बाजा भजन सहित तिन सय पैँसठी हात लामो तुरन्तार्ने कार्यक्रम सम्पन्न भएको हो त्यस्तै कार्यक्रमको अवसरमा भवन निर्माणमा सहयोग गर्ने सहयोगदाताहरूले समेत सम्मान गरिएको थियो भवन निर्माणको लागि दस हजारभन्दा माथि सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरूले सम्मान गरिएको हो गोम्ती पाइलेश्वर मन्दिरमा रहेको शिलामा विभिन्न जनावरहरूको पाइला रहेको र त्यहाँ गएर बरमागीमा पूरा हुने समेत धार्मिक विश्वास समेत रहेको छ कार्यक्रममा पण्डित प्रेम डाक्टर ढकाले स्वस्तिवाचन तथा मन्दिरको विशेषता र महत्वको बारेमा बताउनु भएको थियो कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रेम बहादुर थापाको अध्यक्षता सल्लाहका सदस्य देवी खत्रीको स्वागत तथा कोषाध्यक्ष लालबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो यसैबीच सिद्धेश्वर सेवालय सेवा शिवालय सेवा समितिको आयोजनामा गलकुट नगरपालिका वडा नम्बर सात मल्ममा रहेको पाण्डुकेश्वरी मन्दिरमा सतबीज सर्ने तथा बाजा भजन सहित आने कार्यक्रम सम्पन्न भएको सिद्धेश्वर शिवालय सेवा समितिका अध्यक्ष बहादुर थापाले जानकारी दिनुभयो ए हजुरबा बिहेको दिन पनि आइसक्यो गहना किनेकै छैन कहाँ किन्ने होला अब गहना जस्तो कुरा विश्वासिलो र भरपर्दो पसल्ने चाहिने विवाहको गहनामा विशेष छुट नि पाइने त्यसको लागि त गलकोट स्क्वायरमा छ नि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 जन्मदिनको धेरै धेरै शुभकामना छ अनि केक र पार्टीको व्यवस्था चाहिँ कहाँ छ त्यो पनि मैले सोचिसकेका छु नि सोचिसकेका छु कहाँ नि यही हटिया बजारमा रहेको बर्गर हाउस इन तन्दुरी परिकारमा सेवाहरू स्पेसल बर्गर पिज्जा केकका आइटमहरू पेस्ट्री पास्ता बिरयानी पान्ठा सेट खाजाका सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ सम्पर्कका लागि फोन शून्य अडसठी चार बाह्र एक सय नब्बे मोबाइल सन्तानब्बे एकचालिस सत्तरी त्रिहत्तर उनातिस अन्ठानब्बे पाँच छिहत्तर उनातिस शून्य पचपन्न बर्गर हाउस एन्ड तन्दुरी परिकार गलकुट नगरपालिका तिन हटिया बजार इमर्जेन्सी पोल सँगै साथै हाम्रो बर्गर हाउस यही हटिया बजारको रणसिंह चोकदेखि केही तलबाट सञ्चालन भइरहेको छ गलकुट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला झन्डै सात सय मिटर लामो कालोपत्र गरिएको छ चौबिस मिटर चौडा तारबारले घेरिएको टर्मिनल भवन मर्मत गरेर रङरोगुम समेत भएको यहाँको बलेवा विमानस्थलमा हवाईजहाज आउने अत्तो पत्तो छैन करोडौँ रुपियाँ खर्चेर बनाएको विमानस्थल अलपत्र जस्तै छ निर्माणका बेला हतार हतार गरिए पनि बनेपछि सरकारवालाले जहाज चलाउने पहल गरेका छैनन् ठेकेदार कम्पनीलाई काम छिटो सक्न नियमित अनुगमन गर्ने नागरिक उड्डयन प्राधिकरण बागलुङ नगरपालिका र राजनीतिक दलका नेतृत्वले बनिसकेको मैदानको सदुपयोगबारे चासो देखाएका छैनन् प्राधिकरणका कार्यक्रम व्यवस्थापक मिनराज ओझाले गत जेठमै विमानस्थलमा जहाज अवतरण गराउने बताउनु भएको थियो तर नेतृत्वको चासो नभएको पहुँच सडक नबनेको लगायत कारणले जहाज चल्ने सम्भावना अझै नभएको बागलुङ नगरपालिका चौधका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो मालडुङ्गादेखि दस किलोमिटर दूरीमा पुग्न सकिने विमानस्थलका लागि दुईवटा सडक छन् तर तीन वर्षदेखि खसेको पहिरोले दुवै सडक अवरुद्ध बनाउने गरेको छ वर्षाका तीन महिना सडक ठप्प प्राय प्राय ठप्प हुन्छ पहिरो पन्छ्याउने र सडक चलाउन नसक्दा यात्रीले पैदलै हिँड्नुपर्ने बाध्यता छ सडक डिभिजनले गर्नुपर्ने काम वर्षायाममा केही गर्दैन नगरपालिकाले लगानी गरेर यातायात खोले पनि दिगो बन्न सकेको छैन नगर प्रमुख वसन्त कुमार श्रेष्ठले भन्नुभयो नगरकै गौरव विमानस्थल चलाउन नसक्दा नमजा भएको छ सडकको पहुँच नभएसम्म जहाज चलाएर पनि यात्री लैजान नसकिने उहाँको भनाइ छ सरकारले मालडुङ्गादेखि बलेवासम्मको कालीगण्ड कालीगण्डकी करिडोरको दस किलोमिटर सडक खण्ड कालोपत्री गर्न बिठेका लगाएको छ तर यो यो सडक काल कहिले कालोपत्री बन्छ भन्ने यकिन नभएसम्म जहाज चलाउन कठिन हुने श्रेष्ठले बताउनुभयो मालडुङ्गादेखि गलुवा हुँदै पानी तर्फको कालोपत्री सडक पनि पहिरोकै कारण नियमित सञ्चालनमा छैन यात्रीले जोखिम मोलेर यात्रा गर्दै जहाज चढ्न नखोज्ने नगर उप राजु खड्काको भनाइ छ विमानस्थल पुग्न ट्याक्सी चार चढेर जाने चाहना सबैलाई हुन्छ तर पहिरोले बोलेरो गाडी लैजान पनि साथी छ खड्काले भन्नुभयो मैदान बनेर के गर्नु यात्री पुर्याउने वातावरण अझै बनेको छैन सिमानाभित्र भए पनि पहिरो नियन्त्रण सडक डिभिजनमा सूचीकृत भएको खण्ड पुनर्निर्माण गर्ने तथा कालीगण्डी कैडो कालोपत्री गर्ने काम नभएको खड्काले बताउनुभयो काष्ठ मण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनीले गत वर्ष आठ करोड चौबिस लाख चौतिस हजार हजार रुपियाँमा विमानस्थल कालोपत्री गरेको हो दुई जिरो सोह्रदेखि जिरो अठारसम्म लगाएर स्थानीयले बनाएको आठ सय मिटर लामो विमानस्थलमा जिरो पचाससम्म नियमित जहाज चल्ती बलुवाबाट काठमाडौँ पोखरा र भैरुवाका नियमित उडान उडान भइरहेकामा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको बागलुङ चौधका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो दुई हजार बहत्तर सालमा तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्ट र शिक्षा मन्त्री दिननाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाए पनि सञ्चालन भएको थिएन बागलुङ नगरपालिकाले खाली सेटको भारसमेत बिहोर्ने गरी दुई हजार पचहत्तर सालमा जहाज चलाएको थियो साताको दुई दिन चलाएको जहाजबाट घाटा भएको र कच्ची धावन मार्गका कारण जहाज चिप्ल गर्ने खतरा भएपछि कालोपत्रका लागि पहल भयो विमानस्थलमा छ सय बिस मिटर लामो पक्की नाली एक हजार पाँच सय मिटर लामो घेराबार र एउटा मुखी तथा अर्को आपतकालीन गेट बनेको छ मैदानको सबै भाग एक किलोमिटर दूरीको छ तर हाल झन्डै सात सय मिटर कालोपत्री गरिएको छ यहाँ अठारदेखि छे चौबिस सिट क्षमताका जहाज चल्न सक्छन् पछिल्लो समय चर्चामा आएको पर्यटकीय स्थल बेलढुङ्गामा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेको छ स्थानीयको प्रचार प्रसार तथा पर्यटकीय पूर्वाधारका कारण बेलढुङ्गा आउने पर्यटकको संख्यामा क्रमशः वृद्धि भएको हो बागलुङको काठेकोला गाउँपालिका तीन धम्जामा ओखले र म्याग्दीको बेनी नगरपालिका तीन भकिम्लीको सिमानामा अवस्थित बेलढुङ्गा पुग्ने पर्यटकहरूको संख्यामा वृद्धि भइरहेको छ बेलढुङ्गाको माथिल्लो भाग पहिरोले भत्किएपछि उजाड बनेको बेलढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझदानी बारेमा आकर्षक पर्यटकीय पूर्वाधार निर्माणसँगै मेलढुङ्गा आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको हो मेलढुङ्गा आउने पर्यटकहरूले धम्जा कोखलेमा स्थापना गरिएको सामुदायिक घरवासका कारण सहज भएको स्थानीयको भनाइ छ मेलढुङ्गा आउँदा निकै आनन्दित र आफूलाई थप ऊर्जा थपिएको मेलढुङ्गा भ्रमणमा पुग्नुभएका बागलुङको जेमिनी नगरपालिकाका रमेश केसीले बताउनुभयो समाचार सामाजिक सञ्जालमा त सुनेको थिए तर सुने भन्दा राम्रो लाग्यो चिसो स्थानमा व्यवस्थित पदमार्ग र एक दर्जन बढी हिमालहरू ढुङ्गाहरूको दृश्यले मनै लोभ्यायो केसीले भन्नुभयो ढुङ्गा छापेर बनाइएको रेलिङ सहितको परमार्ग प्रवेशद्वार सूचना बोर्ड र प्राकृतिक भ्यू रूपमा रहेको बेलढुङ्गाले भत्केपछि बनाइएको नयाँ संरचनाले पर्यटकहरूले थप आकर्षित गरेको रहेछ बेलढुङ्गाबाट एक दर्जन हिम श्रृङ्खला म्याग्दी सदरमुकाम बेनी बजार सहित उच्च पहाडी भागहरू अवलोकन गर्न सकिन्छ नेपालमा भ्युटार बनाउने होड चलिरहेको सन्दर्भमा यहाँ भने प्राकृतिक पहाडको टुप्पोले नामाकरण प्रचार प्रसार तथा पूर्वाधार निर्माण काम कारण पर्यटकहरू यहाँ आउन थालेको स्थानीय गोपाल श्रेष्ठले जानकारी दिनुभयो दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले बेल फेरि बेलडुङ्गा नयाँ स्वरूप ल्याएको मात्रै छैन बेलडुङ्गाले राष्ट्रिय रूपमा नै चिनाइसकेको छ प्राकृतिक भ्युटार रहेको बेलडुङ्गा अङ्ला डाँडाकाँडा र पहाडमा भ्युटार बनाउने लहर चलिरहेको बेला प्राकृतिक भ्युटार बेलडुङ्गा एकाएक चर्चामा आएर पर्यटकीय गन्तव्य बन्न सफल भएको छ करिब दुई घन्टाको यस सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिन्छ दिने गन्तव्यमा तर्फबाट समेत सजिलै आउन सकिन्छ समुद्री सतहदेखि दुई हजार छ सय बाह्र मिटरको उचाइमा रहेको बेलडुङ्गाबाट देखिने सुन्दर हिम श्रृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको बेलडुङ्गा पुग्ने पर्यटकहरूले प्रतिक्रिया दिएको स्थानीय मनकुमारी भण्डारीले बताउनुभयो बेलडुङ्गा कोरोना कालपछि एकाएक चर्चामा आएको स्थानीयको भनाइ छ बेलडुङ्गाबाट धौलागिरी निलगिरी माछापुस्त्र अन्नपूर्ण गोर्जा लगायतका दर्जन बढी हिम श्रृङ्खला हरियाली जङ्गल र धौलागिरीका म्याग्दी पर्वत बागडुङका करिब दर्जन तीन दर्जन गाउँ बस्ती महत्त्वपूर्ण धार्मिक र ऐतिहासिक क्षेत्रलाई अवलोकन गर्न सकिन्छ भत्किएको बेलडुङ्गा काठेकुला गाउँपालिकाको रो दुई लाख उन्साठी हजारमा मर्मत सम्भार गरिएको थियो भने गण्डकी प्रदेश सरकारको रो चालिस लाखको लागतमा चिटिक्क पारिएको छ ओखलेको देउरालीसम्म सडक पुगेको छ भने त्यहाँबाट दुई सय साठी मिटर पदमार्गमा बेलढुङ्गा पुग्न सकिन्छ दृश्यावलोकनसँगै बिहानको उदाउने सूर्योदय पनि यहाँको मुख्य आकर्षण हो अधिकांश पर्यटकहरूले बेलुका समुदाय घरवासमा बसेर बिहान बेलढुङ्गा पुगेर सूर्योदय हेर्ने गरेका छन् बेलढुङ्गाले पर्यटकीय स्थल पञ्चकोटसँग जोड्नका लागि गण्डकी प्रदेश सरकारले अग्रसरता देखाएको बागलुङका गण्डकी प्रदेशका निवर्तमान सांसद इन्द्रलाल सापकोटाले बताउनुभयो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ अन्त्यमा शीर्ष खबर पुनः एकपटक बागलुङ निर्वाचन क्षेत्र नम्बर दुईमा गठबन्धनका पौडेल अगाडि बागलुङ निर्वाचन क्षेत्र नम्बर एकमा सङ्ग्रह प्रदेश दुवैमा गठबन्धनको अग्रता बालक चतुर्दशीको अवसर पारेर अवसरमा घुम्की पाइलेश्वर र पाण्डुकिस्तरी मन्दिरमा सद्बिज छरियो भएको महिनो बिदा समेत अझै सञ्चालनमा आएन बलिवा विमानस्थल र बेलडुङ्गामा बढ्दै आन्तरिक पर्यटक यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार समुदायको आवाज समृद्ध समाज सामुदायिक रेडियो गलकोट एफएम गलकोटमा एक सय दुई थोप्लो